सम्झनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू म देख्दैछु मार्ने कोही छैन आफ्नो म देख्दैछु मार्ने कोही छैन आफ्नो जहाँ आँसु झार्ने कोही छैन आफ्नो सबै मोजमा छन् मिठो भोजमा छन् सबै मोजमा छन् मिठो भोजमा छन् यहाँ नुन बार्ने कोही छैन आफ्नो म देख्दैछु मार्ने कोही छैन आफ्नो कुनै स्वार्थ बाँचे अँगालो नि हाल्छन् कुनै स्वार्थ बाँचे अँगालो नि हाल्छन् मरे लास सार्ने कोही छैन आफ्नो म देख्दैछु मार्ने कोही छैन आफ्नो धनी धान दिन्नन् ज्ञानी ज्ञान दिन्नन् धनी धान दिन्नन् ज्ञानी ज्ञान दिन्नन् अहो काल तार्ने कोही छैन आफ्नो म देख्दैछु मार्ने कोही छैन आफ्नो मर्यो राज एउटा जित्नेले नबुझ्दा मर्यो राज एउटा जित्नेले नबुझ्दा नजितेर हार्ने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 तारा माग तारा दिन्छु खेती के हो र हार्नुको मजै अर्को छ जित के हो र हार्नुको मजै अर्को छ अविलासी मन मार्नुको मजै अर्को छ सबै पीडा देखाउनलाई कहाँ हुन्छ र सबै पीडा देखाउनलाई कहाँ हुन्छ र मुस्कुराउँदै तार्नुको मजै अर्को छ जित के हो र हार्नुको मजै अर्को छ हाँस्नेहरू सबै खुसी कहाँ छन् र हाँस्नेहरू सबै खुसी कहाँ छन् र रुँदै आँसु झार्नुको मजै अर्को छ जित के हो र हार्नुको मजै अर्को छ पङ्क्षी झैँ उड्न त सबै चाहन्छन् पङ्क्षी झैँ उड्न त सबै चाहन्छन् आफैलाई बन्धन पार्नुको मजै अर्को छ जित के हो र हार्नुको मजै अर्को छ अभिलाषी मन मार्नुको मजै अर्को छ धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार प्रकाश ढकालजीलाई छाती चिरी तिम्रो माया देखाउँ कसरी छाती चिरी तिम्रो माया देखाउँ कसरी यो भाग्यमा तिम्रो नाम लेखाउँ कसरी जान्छु भनी जिद्दी गर्यौ पराईको घर जान्छु भनी जिद्दी गर्यौ पराईको घर नजाऊ भनी तिम्रो बाटो छेकाउँ कसरी छाती चिरी तिम्रो माया देखाउँ कसरी मुटुभरि तिम्रो याद सङ्गालेर राखी मुटुभरि तिम्रो याद सङ्गालेर राखी वियोगको वेदना जेलाउँ कसरी छाती चिरी तिम्रो माया देखाउँ कसरी मेरो सामु डोली चढी रमाएर गयौ मेरो सामु डोली चढी रमाएर गयौ तिम्रो खुसी हेर्ने आँखा रुझाउँ कसरी छाती चिरी तिम्रो माया देखाउँ कसरी एकान्तमा तिमीलाई सम्झी डाँको छोडिरहे एकान्तमा तिमलाई सम्झी डाको छोडी रोएँ सुक्क सुक्क गर्छ मुटु बुझाउँ कसरी छाती चिरी तिम्रो माया देखाउँ कसरी यो भाग्यमा तिम्रो नाम लेखाउँ कसरी यी सुन्दर गजलांशहरूका लागि गजलकार मुक्त उदास पुन मगरजीलाई धेरै धेरै धन्यवाद कला साहित्य सूचना र सङ्गीतमा समर्पण हामी सबैको नारी दर्पण सूचना तपाईँको अधिकार विशेष नारी पीडालाई मध्यनजर राखी सुरुवात भएको नारी दर्पण समाजका संकुचित साँगुरो सोचाइका चट्टानलाई चिरी ती नारीलाई स्वावलम्बी बनाउने स्वाभिमानी बनाउने सामाजिक कुरीति कुसंस्कारका भुमरीभित्रबाट ती नारी का अदृश्य आवाज सुन्ने सुनाउने नारी दर्पण लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट नारी दर्पण डट कम सूचना सङ्गीत र भरपूर मनोरञ्जनको संसार हाम्रो संसार स्वास्थ्य खेलकुद र विचारको बहस अर्थ विज्ञान प्रविधि र विश्व समाचार हाम्रो संसार साहित्य कला र संस्कृति साथै समाजका हरेक गतिविधिलाई पढ्न सुन्न र हेर्न सकिने हामी सबैको आफ्नै वेब मिडिया हाम्रो संसार डट नेट हजुर हामीलाई आशा र विश्वास छ तपाईँको सूचना र मनोरञ्जन प्रतिको आवश्यकता हाम्रो संसार डट नेट लगअन गर्नुहोस् डब्लु डब्लु डब्लु डट हाम्रो संसार dot net a complete news portal web media हाम्रो संसार डट नेट तपाईँको आवाज हाम्रो आवाज आवाज विहीनहरूको आवाज कार्यक्रम हाम्रो आवाज प्रवासी नेपाली नेटवर्क पिएनएनको आवाज तपाईँ हामी सबैको आवाज यो हो कार्यक्रम हाम्रो आवाज मलाई गुर्काएर के गर्न खोजेको मलाई हुर्काएर के गर्न खोजेको पाखुरा सुर्काएर के गर्न खोजेको मलाई थाहा छ के मलाई थाहा छ मलाई थाहा छ के मलाई थाहा छ मलाई फुर्काएर के गर्न खोजेको मलाई हुर्काएर के गर्न खोजेको तपाईँले के बुझ्नुभयो यो त साँप हो साँप तपाईँले के बुझ्नुभयो यो त साँप हो साँप साँपलाई हुर्काएर के गर्न खोजेको मलाई गुर्काएर के गर्न खोजेको जीवन लामो छ जथाभावी नपोख्नुहोस् जीवन लामो छ जथाभावी नपोख्नुहोस् जम्मै आँसु तुर्काएर के गर्न खोजेको मलाई गुर्काएर के गर्न खोजेको पाखुरा सुर्काएर के गर्न खोजेको यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार जीवन खत्रीजीलाई सागर ठान्थ्यौ आफैलाई सुक्न थाल्या छौरे अचेल सागर ठान्थ्यौ आफैलाई सुक्न थाल्या छौरे अचेल बादल अझै उठ्छु भन्थ्यौ रुक्न थाल्या छौरे अचेल सगरमाथा जस्तै शिर उठाइरहने प्रण गर्थ्यौ सगरमाथा जस्तै शिर उठाइरहने प्रण गर्थ्यौ सुन्छु धानको बालासरी झुक्न थाल्या छौरे अचेल सागर ठान्थ्यौ आफैलाई सुक्न थाल्या छौरे अचेल आगोसँग टक्कर गर्ने साहस राख्ने मान्छे तिमी आगोसँग टक्कर गर्ने साहस राख्ने मान्छे तिमी जुन किरीको पित देख्दा नि लुक्न थाल्या छौरे अचेल सागर खान्थ्यौ आफैलाई सुक्न थाल्या छौरे अचेल आफैलाई भन्दा धेरै उसलाई माया गर्छु भन्थ्यौ आफैलाई भन्दा धेरै उसलाई माया गर्छु भन्थ्यौ फेरि के भो उसकै तस्बिर थुक्न थाल्या छौरे अचेल सागर ठान्थ्यौ आफैलाई सुक्न थाल्या छौरे अचेल बादल झै उठ्छु भन्थ्यौ रुक्न थाल्या छौरे अचेल यी सुन्दर गजलांशहरूका लागि गजलकार सबिन के बडालजीलाई धेरै धेरै धन्यवाद लाख दिन्छु भन्छु लाख दिन्छु भन्छु काख दिन्छु भन्छु अधेरीमा तिमी परे आँखा दिन्छु अधेरीमा तिमी परे आँखा दिन्छु भन्छु तर आज तिम्रो बाछा मुटु खाने भा रातको बाह्र बज्नु अघि तिमी आइपुग्छ रातको बाह्र बज्नु अघि तिमी आइपुग्छ मलाई त्यो सुन्दर मुहार देख्न पाए पुग्छ यत्रो वर्ष भयो भात्र भान्सा अलग भएको यत्रो वर्ष भयो भात्र भान्सा अलग भएको आजदेखि आटो रोटो सँगै खाए पुग्छ रातको बाह्र बज्नु अघि तिमी आए पुग्छ सौन्दर्यको सागर छाडी गाछ बसन्तले सौन्दर्यको सागर छाडी गाछ बसन्तले रम्दै रमाउँदै मिठो गीत गाए पुग्छ रातको बाह्र बज्नु अघि तिमी आए पुग्छ अस्मिता र अस्तित्वमै खतरा छ यिनको अस्मिता र अस्तित्वमै खतरा छ यिनको आमाको मनभरि भरि खुसी छाए पुग्छ रातको बाह्र बज्नु अघि तिमी आए पुग्छ तिमीलाई उतै रोकी खेल्न खोज्नेलाई तिमीलाई उतै रोकी खेल्न खोज्नेलाई बडे माको काँधमा दाए पुग्छ रातको बाह्र बज्नु अघि तिमी पुग्छ मलाई त्यो सुन्दर मुहार देख्न पाए पुग्छ यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार वसुदेव बुढाथोकी सागरजीलाई नफुकाएर हिँड्नुभयो बाधा हजुरले नफुकाएर हिँड्नुभयो बाधा हजुरले लुट्नु लुट्नुभयो सिङ्गो ज्यान आधा हजुरले कति भर्म पार्नुभयो फसाएर प्रितमा कति भर्म पार्नुभयो फसाएर प्रितमा विश्वास गरे कसम खाँदा हजुरले नफुकाएर हिँड्नुभयो बाधा हजुरले सम्झना यो मुटुभित्र भित्रैसम्म पुग्यो सम्झना यो मुटुभित्र भित्रैसम्म पुग्यो लैजानुस् न फिर्ता याद जाँदा हजुरले नफुकाएर हिँड्नुभयो बाधा हजुरले न काम गर्यो औषधि न त धामी झाँक्री न काम गर्यो औषधि न त धामी झाँक्री कम हुन्थ्यो कि फर्काएर लाँदा हजुरले नफुकाएर हिँड्नुभयो बाधा हजुरले लुट्नुभयो सिङ्गो ज्यान आधा हजुरले यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार प्रेम पुन्थोकीजीलाई आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम माया र प्रेमले भरिपूर्ण कार्यक्रम भावना र सङ्गीतको सङ्गम जसमा बाटे प्राप्त रचना कतै मिलनका डोबहरू कतै बिछोडका घाटाहरू शब्द शब्दगुच्छमा सुन्न नभुल्नुहोला शब्दगुच्छ मात्रै सिर्जनाका कलाहरू डट कममा जीवन यात्रा गर्दै जाँदा उकालीमा गल्यो जीवन जीवन यात्रा गर्दै जाँदा उकालीमा गल्यो जीवन फुल बेगर आज किन खडेरीमा फल्यो जीवन आफन्त सबै पराई भो जिउन नि गाह्रो हुँदैछ आफन्त सबै पराई भो जिउन नि गाह्रो हुँदैछ जिउन भनी हिँडे फेरि ओरालीमा ढल्यो जीवन जीवन यात्रा गर्दै जाँदा उकालीमा गल्यो जीवन सडक छेउ बिग्रिएको गाडी जस्तै जीवन थियो सडक छेउ बिग्रिएको गाडी जस्तै जीवन थियो व्यवहारिसे झै भए पनि जसो तसो चल्यो जीवन जीवन यात्रा गर्दै जाँदा उकालीमा गल्यो जीवन जानी नजानी परे म त निष्ठुरीको झुटो जालमा जानी नजानी परे म त निष्ठुरीको झुटो जालमा आहुति गरे यो शरीर त्यसैभित्र जल्यो जीवन जीवन यात्रा गर्दै जाँदा उकालीमा गल्यो जीवन गगन चुम्ने लक्ष्य मेरो भयो आज हेर धरतीमै गगन चुम्ने लक्ष्य मेरो भयो आज हेर धरतीमै थाहै नपाई ख्याल ख्यालै गुजारामा टल्यो जीवन जीवन यात्रा गर्दै जाँदा उकालीमा गल्यो जीवन ठुल बेगर आज किन खडेरीमा फल्यो जीवन राजु राणा रश्मिजीलाई धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि आदरणीय श्रोता मित्र हामीलाई हाम्रो इमेल इन्फो एट सिर्जनाका लहरहरू डट कम मार्फत आफ्ना प्रतिक्रियाहरू पठाउनुहुने सबै श्रोता मित्रहरूलाई रचनात्मक प्रतिक्रियाहरूका लागि धेरै धेरै धन्यवाद कार्यक्रम सुनिदिनु हुने तपाईँहरूलाई साहित्यिक सलाम आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम नयनाका आँसुहरू सुकाएर रुन्छ मान्छे नयनाका आँसुहरू सुकाएर रुन्छ मान्छे आफ्नो मना आफैसँग दुखाएर रुन्छ मान्छे देख्यो भने पराईले खिसी गर्दै हिँड्ने गर्छ देखियो भने पराईले खिसी गर्दै हिँड्ने गर्छ भित्रभित्रै दुःख पीडा लुकाएर रुन्छ मान्छे नयनका आँसुहरू सुकाएर रुन्छ मान्छे जब हुन्छ एकान्तमा संसारको कुनै कुना जब हुन्छ एकान्तमा संसारको कुनै कुना वेदनाका पोकाहरू सुकाएर रुन्छ मान्छे नयनका आँसुहरू सुकाएर रुन्छ मान्छे असत्यको पछि लागि सत्यताको हरण गरे असत्यको पछि लागि सत्यताको हरण गरे स्वाभिमान गुमेसिर झुकाएर रुन्छ मान्छे नयनका आँसुहरू सुकाएर रुन्छ मान्छे नसकेर चिन्नलाई समयको लखेटाई नसकेर चिन्नलाई समयको लखेटाई पाए पनि मौकाहरू चुकाएर रुन्छ मान्छे नयनका आँसुहरू सुकाएर रुन्छ मान्छे आफ्नो मन आफैसँग दुखाएर रुन्छ मान्छे हवस् त श्रोता मित्रहरू मेरा यिनै गजलांशहरूसँगै म आजको कार्यक्रमबाट बिदा माग्ने तर्खरमा छु श्रोता मित्र तपाईँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई प्रतिक्रिया लेखी पठाउन नभुल्नुहोला प्रतिक्रियाका लागि हाम्रो ठेगाना छ इन्फो एट सृजना लहरहरू डट कम तपाईँहरूकै सल्लाह सुझाव र रचनात्मक सहयोगले यो कार्यक्रम अझै सबल र सक्षम रूपमा अगाडि बढ्ने कुरामा दुईमत छैन श्रोता मित्रहरू सदा चाहिँ एउटा साङ्गीतिक कोसेलीसँगै म कार्यक्रम प्रस्तुता खगेन्द्र अधिकारी अमृत कार्यक्रम उत्पादक कुमार यात्रीका साथ सहकर्मी मित्र सागर श्रेष्ठलाई पनि बिदा दिनुहोस् रेडियो दुर्वतारा सामुदायिक एफएम उनानब्बे थोप्लो आठ मेगाहर्ज दैलेखबाट प्रसारण हुने नियमित कार्यक्रमहरू सुन्दै गर्नुहोला आउँदा जाँदा लाउला बिरती जदौ बदनाम भय माँ तिम्रे करण ले बर्बाद भय माँ तिम्रे करण ले बदनाम आएर आवेशमा बेहोस बेहोस भई अङ्गाल्यो तिमी यौवनको आवेगमा आएर आवेशमा बेहोस बेहोस भई अङ्गाल्यो कसले औला उठायो आफूलाई निर्दोष देखायो धोकेबाज दोष सबै मलाई लगायो तिमीले बदनाम भएमा तिम्रै कारणले बर्बाद भएमा तिम्रै कथा रहेछ तिम्रो मायामा कपट रहेछ तिम्रो त्यो मनमा मेरो पीडामा रमायो धोकेबाज पल पल मलाई त रुवायो तिमीले बदनाम